फन थापा हातैमा मायाको चिनो मायालु थापा न थापा हातैमा मायाको चिनो मायालु जाला उडेन मेरो पुछ नपुछ पसिना बगाइदेन पुछा पुछ नपुछ पसिना बगाइदेन गाजलु तिम्रै भनेर मेरो जाने रुमाला तिम्रै भने को फुला सिरैमा हो सिरैमा हो सिरैमा हो सिरैमा भिरको फुला भिरैमा हो भिरैमा हो भिरैमा हो भिरैमा शिरको फुला सिरैमा हो सिरैमा हो सिरैमा भिरको फुला भिरैमा हो भिरैमा हो भिरैमा लाइहालमा फना थापा हातैमा मायाको चिनो मायालु जाला उडेर मेरो जाले बाँसको चरी बासैमा हौ बासैमा हो बासैमा हौ बासैमा पासोको चरी पासैमा हौ पासैमा हौ पासैमा हो पासैमा पासको चरी बासैमा हौ बासैमा हौ बासैमा पासोको चरी पासैमा हौ पासैमा हौ पासैमा हुनेले कुरा छिन्दिन्छ खुनीले राख्छ आशैमा हुनेले कुरा छिन्दिन्छ खुनीले राख्छ आशैमा थाप न थाप हातैमा मायाको चिनो माया यो थाप न थाप हातैमा मायाको चिनो माया यो जाला उडेर मेरो जाले रुमाला छन पुछ पसिना बगाइदेन गाजलु पुछ न पुछ पसिना बगाइदेन गाजलु तिम्रै भनेर मेरो जान रुमाला तिम्रै भनेर मेरो जान